गाउँमा माध्यमिक तहको स्कुल थिएन त्यसैले नौ कक्षाबाट पढ्न म बजारतिर झरेँ र काकाको घरमा बसेर पढ्न थालेँ काका पनि त्यही स्कुलको शिक्षक हुनुहुन्थ्यो काकाको घरमा म जस्तो धेरै विद्यार्थीहरू भाडामा लिएर पढ्थ्यो केटा मान्छे केटी मान्छे सबै नै त्यहाँ चाहिँ कोठाभाडा लिएर पढ्थ्यो त्यस्तैमा एउटी केटी पनि बस्थ्यो र त्यो केटीको नाम थियो अस्मिता मेरो र उसको घर धेरै टाढा थियो जिल्ला एउटै भए पनि पाहाडको ठाउँ अलिक टाढो टाढो थियो र चिनजान पनि खासै थिएन एउटै घरमा बसेर एउटै कक्षामा पढ्थ्यौँ केटी असाध्यै राम्रो थियो केटाहरू सबै उसलाई देख्ने बित्तिकै हुरुक्क हुन्थ्यो अस्मितालाई देख्ने बित्तिकै सबै नै भुतुक्क हुन्थ्यो र जिस्क्याउन खोज्थ्यो अनि हामी केटाहरू अस्मितालाई खुब जिस्क्याउँथ्यौँ पनि उमेर त हाम्रो त्यो बेला त्यही पन्ध्र सोह्र वर्षको भर्खरको उमेर थियो जिस्क्याउने मात्र होइन हामी हात हालेरै चलाउँथ्यौँ र जिस्क्याउँथ्यौँ कक्षामा पनि मौका पर्दा उसको लुकेर स्थान समाथ्यौँ तर स्थान साह्रै सानो थियो छोरा मान्छे सरह नै थियो भन्दा पनि हुन्थ्यो त्यही भएर हातको पन्जाले होइन औँलाले स्थानको टुप्पो समाते जसरी औँलाले चाहिँ समात्थ्यौँ स्थान पनि टुप्पो मात्रै थियो यसरी कक्षामा चल्ने मान्छे म त एउटै घरमा बस्ने सँगै पढ्ने साँझपख होमवर्क सँगै गर्थ्यौँ नजानेको कुरा सिक्ने र सिकाउने गर्थ्यौँ तर होमवर्कभन्दा बढी ध्यान मेरो अस्मितातिरै हुन्थ्यो र कहिले उसको कोठामा र कहिले मेरो कोठामा सँगै होमवर्क गर्थ्यौँ एक दिन होमवर्क गर्दा गर्दै मैले उसको स्थान समाउन थालेँ अहिले मारिदिन्छु है भनेर बिस्तारै भन्थ्यो र हात फालिदिन्थ्यो यसरी समात्दा सम्बन्धै ऊ पनि मसँग कति समातेको भन्दै चल्न थाल्यो र पालै पालै जताततै समातेर चल्न थाल्यौँ मैले भने दिने हो उसले भन्यो अनि के दिनु मैले के माग्छौ मसँग केही छैन त दिनु मैले भने ऊ त देऊ न भनेर उसको तलतिर देखाएँ अस्मिताले भन्यो अहिले मारिदिन्छु मैले काखतिर ताने ऊ पनि काखतिर आयो र मैले काखमा राख्दै भने एकचोटि देऊ न अस्मिता भन्दै थियो होइन के दिनु हौ यसरी काखमा राखेर स्थान मसार्दा मसार्दै मैले अस्मितालाई सुताएँ ऊ पनि सुतिदियो र मैले सुरुवाल खोलिदिएँ र यौन सम्पर्क सुरु गरेँ त्यो मेरो बालापनको यौन सम्पर्क थियो म लगायत मेरो साथीहरू सबैले मैले सुनाएपछि पालै पालो सबैले यौन सम्पर्क राख्यो तर म अनि अस्मिता बिचमा र यौन सम्पर्क राख्ने साथीहरूको पनि केही सम्बन्ध थिएन यसरी हामी त्यहाँबाट एसएलसी दिइसकेपछि छुट्यौँ र म त्यसपछि एसएलसी पास गरेर विदेश गएँ विदेशमा दुई तिन वर्ष बसेर फर्केपछि मेरो अर्कै केटीसँग प्रेम बस्यो र भागी विवाह पनि गरेँ भागी विवाहपछि टिकाटालो गर्दा त्यो केटीले पनि मलाई आएर टिका लगाइदियो एसएलसी पासपछि ऊ र मेरो भेट भएको थिएन तर त्यहाँ टिका लगाइदियो उसले पनि मलाई चिन्यो मैले पनि चिनेँ तर बोल्न र मैले पनि बोलाउन सकिनँ त्यसपछिको दसैँमा म टिका लगाउन जाँदा मेरो मुखै नहेरी एकातिर फर्केर लजाएर टिका लगाइदियो मैले श्रीमतीलाई सोधेँ ऊ को हो भनेर श्रीमतीले भन्यो कान्छी आन्टी तपाईँको कान्छी सासु हो अङ्कल त हुनुहुन्न भन्यो मैले नचिने जस्तो गरेँ हामी बिचको चिन्जानको बारेमा त्यहाँ कसैलाई पनि थाहा थिएन त्यही सालमा म तिहारमा ससुराल गएँ र देउसी खेल्न जाउँ जाउँ भनेर सालोहरूले भन्यो र सालोहरूसँग चाहिँ देउसी खेल्नको लागि गएँ कान्छो ससुरा विदेशमै थियो र अस्मिता अर्थात् मा कान्छी माइजू मात्रै घरमा हुन्थ्यो सबै छुट्टिएको घरहरू छुट्टा छुट्टी अलि पारी पारी थियो र घरमा एक्लै थियो देउसी खेल्यौँ लगभग बाह्र एक बजीतिर निन्द्रा लाग्न थाल्यो र मैले सालोहरूलाई घर जाउँ निन्द्रा लाग्यो भने उनीहरू रक्सीले मातेको जान मानेन एकछिन एकछिन भन्दा भन्दै ढिलो गर्यो र भेनाजुले रक्सीमा खाएकोले होला निन्द्रा लागेको रहेछ लौ बियर त खान्छ लौ भनेर बियर किनेर मलाई खुवायो मैले पनि बियर खाएँ मलाई पनि थोरै मात लाग्यो तर पनि मलाई निन्द्राले छोडेको थिएन र देउसी खेल्दै गर्दा सालोहरूले भने बेनाजु हामी अझै अबेला हुन्छ होला देउसी भैलो खेल्नलाई तपाईँ कान्छी आन्टीको घरमा गएर सुत्नु न भने मैले भने म एक्लै त जाँदिनँ डर लाग्छ त्यो घरमा कहाँ एक्लै सुत्नु भने सालुहरूले भने आन्टी पनि जानुहुन्छ मैले भने अनि म एक्लै त घरमा सुत्दिनँ डर लाग्छ हौ आन्टी त यता देउसी खेल्दै हुनुहुन्छ भने सालुहरूले भने होइन आन्टी पनि हुन्छ अब आन्टी पनि घरमा गएर सुत्नुहुन्छ घरमा जानु यसो भनेपछि म आन्टी सासु यानि कि अस्मितासँग बाटो लागेँ मलाई त्यहाँ नराम्रो सोच्ने कोही थिएन उमेरले त हामी उस्ता उस्तै थियौँ तर मलाई नराम्रो सोच्ने कोही थिएन किनकि हामी बिचमा सासु र ज्वाइँको सम्बन्ध थियो र पहिला जे भएको थियो त्यो कसैलाई पनि थाहा थिएन थाहा थियो त हामी दुईजनालाई मात्रै थाहा थियो यसरी म अघि अघि लागेँ देउसा छोडेर जाँदै गर्दा बाटोमा कान्छी सासु यानि कि अस्मिताले पछाडिबाट घरि नघरि मेरो ढाँडको पातामा चाहिँ घरि नघरि दुध टाँस्न आउँथ्यो र ठोक्काउँथ्यो मैले वास्ता गरेन किनकि पाहाडको ठाउँमा हिँड्दा हुत्तिएर आएको होला यो क्रम घरि नघरि चलिरह्यो तर पनि मैले वास्ता गरिनँ एकछिनपछि मेरो जुत्ता पनि टेकिदियो मैले यो पनि सोचेँ त्यो पाहाडको ठाउँमा हुतिएरै आएरै जुत्ता टेकियो होला अथवा डर लागेर न पाइला चाल्दाखेरि मेरो जुत्ता टेकियो होला तर जुत्ता खुस्क्यो म केही नबोली जुत्ता लगाउन थालेँ राति अँध्यारोमा जे भयो भयो भने जुत्ता लगाउन आँटेको अलिअलि माथेको जुत्ता मैले जुत्तामा चाहिँ खुट्टा छिराउनै सकिनँ जति लगाए पनि छिराउन सकिनँ माथेकोले पनि होला सासु अस्मिताले भन्यो अनि ज्वाइँ साहब छिटो जाउँ हौ के भयो जुत्तै छिर्न आँटेन नै क्या हो छिराउनै सकेनै क्या हो भनेर ख्याल गरेर हाँसिराख्नु थाल्यो सास पाण्डेजी म त्यतिकै जुत्ता लगाएर जुत्ता अट्या अड्याएर चाहिँ टेक्दै बाटो लाग्यो बोलिनँ किनभने मेरो सासु भइसकेको थियो मलाई जिस्काए पनि मैले केही पनि भन्नलाई मलाई गाह्रो भएको थियो जिस्काइन एकछिनपछि सासु थाल्यो भने जहीँ हामी बजारमा एउटै घरमा बसेर पढ्थ्यौँ है कि बिर्सिनु भयो हो भन्यो मलाई लाज लाग्यो म बोलिनँ अँ हो मात्र भने घर पुग्ने बेलासम्ममा गनेर नसकिने गरी मेरो शरीरमा उसले चाहिँ सासु अस्मिताले चाहिँ स्तन चाहिँ मेरो जिउमा चाहिँ टाँसेको टाँसेको थियो घरि नघरि घसारेको घसारेको थियो घर पुगेपछि मलाई ओछ्यान लगाइदियो र भन्यो अब तपाईँ मेरो ज्वाइनै हो पहिला जे जस्तो भए पनि तपाईँ यहीँ सुत्नु अब त ज्वाइनै हो म त म त उता सुत्छु है भन्यो तर सुत्न चाहिँ गएन फेरि यताउता के के गफ गर्छ लौ जाइँ सुत्नु है म गएँ भन्छ फेरि पनि जाँदैन म निदाउन लाग्दा पनि ज्वाइँलाई के साह्रो निद्रा लागेको भनेर जिस्क्याउँथ्यो अनि फेरि म निदा निद्रा लागेको छैन भन्यो फेरि गफ लगाउँछ सुत्नु जाँदैन मलाई साह्रै निद्रा लागिसकेको थियो ल साह्रै निन्द्रा लाग्यो क्यारे लौ सुत्नु है जै भनेर म छेउबाट अस्मिता सासु चाहिँ उठ्न लाग्यो अलि माथिको सुरमा उठ्नेलाई मैले आँटेर जे सुकोस् भनेर हात च्याप्प समातेर मतिर तानेको जस्तो गरेको अस्मिता सासु रुख लडे चाहिँ म माथि लडिदियो र म माथि नै टाँसिन आयो त्यसपछि सुरु भयो मैले सासु पनि नभने स्तन समातिदिएँ स्वेटरभित्र हात छिराएर स्तन मसार्न खोजेँ असजिलो भएको थाहा भएछ किनभने स्वेटरभित्र कुर्था पनि थियो त्यसो गर्दा गर्दै स्वेटर साडी स्वेटरभित्रको कुर्ता समेत अस्मिता सासु आफैले छोडिदियो खोलिदियो र दुईवटा स्थान म माथि टाँसेर चाहिँ मलाई अँगालो हालिदियो पाहाडको ठाउँ चिसोको बेलामा तातो तातो त्यो माथि मुलुक्क परेको स्थान मेरो शरीरमा टाँसिदियो मैले बिस्तारै पल्टाएर स्तन मसार्न थालेँ स्तन मसार्ने मात्रै होइन मैले स्तनमा चाहिँ मुख लगाएर चुसिदिउँ जस्तो खाइदिउँ जस्तो पनि गर्न थालेँ र स्तन चुसी पनि चुसिदिन पनि थालेँ ब्रा माथिबाट नै चुसिदिन थालेँ त्यसपछि सासूले कुर्ता समेत खोलिदियो र ब्रा पनि खोलिदियो अस्मिता सासूले मैले स्तन चुसिँदाखेरि गरेर चाक ब्रुक ब्रुक उफार्थ्यो मैले स्तनको मुन्टो बिस्तारै टोकिदिएँ जस्तो गरेको झन् गर्दै चाक उफार्दै दुईवटा टिक्राले मलाई च्याप च्याप्ति च्याप्न थाल्यो हामी दुवै चुप थियौँ मेरो हातहरू मात्रै चलेको थियो मेरो लिङ्ग पनि डर हुँदै आयो र मैले अस्मिता सासुको सुराल खोलिदिएँ सासूले नलजाइकन सुराल खोल्न दियो र उत्तान पऱ्यो दुईवटा पोटिलो पोटिलो ब्राभित्रको स्थान च्याप्प समातेर मैले उत्तेजित लिङ्ग अस्मिताको योनिमा स्वम्म छिराएँ योनिमा छिपछिप पानी छिपछिप योनि रस आएको रहेछ सजिलै चिप्लिएर छिर्यो त्यसपछि मैले सासु माइजू पनि नभनिकन चाहिँ ब्रा पनि माथि सारिदिएँ र अस्मिताको स्तनको टुप्पो निमोट्दै सम समलिङ्ग धक्का मारि मारि छिराए र घरिघरि स्तनको मुन्टो चाहिँ चुसिदिने गर्न थाले अस्मिताले जति जति जोडले धक्का दियो त्यति त्यति जोडले चाक उठाउँथ्यो र भित्रभित्र उँ गरेर आवाज निकाल्थ्यो म घर स्तनमा सार्ने घर स्तनको टुप्पो चुस्ने गर्दै योनिमा लिङ्गत लम्की लम्छिराइरहेँ धेरै बेर भएपछि अस्मितालाई आनन्द आएछ योनीले मेरो लिङ्ग सास रोकी रोकी अँ गरी गरी च्याप्न थाल्यो मैले पनि थाहा पाएँ र उसको योनी पाछिने गरी ड्याङ्की ड्याङ हाने अस्मिता उँ उँ गर्न थाल्यो झन् ड्याङ्की ड्याङ छिराइदिएको अँ अँ गरेर लामो सास फेऱ्यो र बेहोस जस्तै बनेर लम्पसार पर थापिरह्यो बियरको नसाले होला मेरो माल झरेको थिएन र जोड जोडले लिङ्ग छिराइरहेँ एकछिनपछि अस्मिता सासु बोल्यो होइन भएन जोइ लौ न राजा अब त कुतकुती पो लाग्न थाल्यो छिटो झार्नु न कि एकछिनपछि गर्नु मैले भने त्यसो भए घोप्टो पारेर हाल्नु दिनु न अलि छिटो झर्छ अस्मिताले भने घोप्टो पारेर नै गर्नु त तर मेरो द्राङ द्रुङ चाहिँ नपारिन दिनु है ज्वाइँ राजा नयाँ ज्वाइँ राजा भनेर हाँस्यो र घोप्टो परिदियो त्यसपछि मैले दुइटै हातले झन् सजिलो भयो र दुइटै हात चाहिँ उसको स्तनमा लगेँ र ढाँडमा मुहाइ खाँदै उसको ढाँडमा चाहिँ सुमसुम्याउँदै घरि मुहाइ खाँदै स्तन च्याप च्याप समात्दै मुसार्दै घुप्टो पारेर लम्की लम्छिराएँ बेग्लै महसुस भयो र मेरो मेरो माल पनि झऱ्यो घुप्टो पारेर गरेको अस्मिता सासुलाई मजा लागेछ बियरको नसा र माल झरेको थकानले म सुत्न लागेको अझै गरौँ न चाहिँ भन्न थाल्यो म सक्दिनँ भने त्यसो भए म आफै चढ्छु नि भन्यो हुन्छ त म उतानो परेर बसिदिन्छु भने र म उतानो परेर सुतिदिएँ लगभग रातको बाह्र बजेदेखि सुरु भएको यौन सम्पर्क बिहान उज्यालो हुने बेलासम्म पनि चलिरह्यो मलाई त निन्द्रा लागेको थियो तर अस्मिताले घरि नघरि म माथि चढेर चाहिँ उज्यालो बनायो उज्यालो भएपछि अस्मिता कपडा लगाएर घरधन्दा गर्न थाल्यो म चाहिँ एकछिन ढल्किनु पऱ्यो भने तर मलाई लाज लाग्यो र एकछिनपछि म उठेर जान लागेको ओछ्यानमै बियर र मासु ल्याइदियो हतार हतार खाएर जान लागेको फेरि पनि टाँसिन आयो र एकछिन एकपल्ट फेरि पनि अन्तिमपल्ट गरौँ न जाँ भन्न थाल्यो फेरि लगभग सात मिनट घोक्रो पाएर चाहिँ ठाडै यौन सम्पर्क गरेँ केही छिनपछि परबाट मेरो श्रीमती मलाई लिन आएको देखेँ र छ्यामा भन्दै आयो र आफै बियर पो खाँदो रहेछ धेरै नखानु है ससुरालमा माथि भने लाज हुन्छ भन्यो अस्मिता सासूले भने ए खानु देऊ न छोरी खाओस् त ससुरालाई आउँदाखेरि माथि पनि के भयो त सुतेर बस्नुहुन्छ नि ज्वाइँ भन्यो अनि माथिकै छैन क्या ज्वाइँ देउसीको अनिदो भन्यो त्यसपछि म बाटो लागेँ स्कुलपटदेखिको यो यौन सम्बन्ध माइजू बनेसम्म पनि बेला मौकामा चलिरहेकै छ हामीलाई सजिलो पनि छ कसैले शङ्का गर्न पनि नमिल्ने त्यो माथि चाडबाडमा मात्र भेट हुने यो घटना कस्तो लाग्यो कृपया साथी हो कमेन्ट गर्न नबिर्सनु है